अर्पण खबरको साथमा जय गलेसो रियल स्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य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 लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रारम्भिक प्रतिवेदनमाथिको छलफल सकिएको छ छलफलपछि सहमतिका विषय मस्यौदाका लागि संविधान सभा अन्तर्गतको मस्यौदा समिति र असहमतिका मुद्दा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पठाइएको छ बैठकमा संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिका सभापति विष्णु पौडेलले शासकीय स्वरूपबारे संविधान सभाका संविधान सभामा राखेका जिज्ञासाबारे जानकारी गराउनु भएको छ शासकीय स्वरूप निर्धारण गर्दा निरङ्कुशता र अस्थिरता हटाउने गरी शासकीय प्रणाली कुन प्रमुख भन्ने बारे छलफल भएको सभापति पौडेलले बताउनु भएको छ साथै राजतन्त्र फर्काउने गरी व्यक्त भएका विचार अनुचित तथा असान्दर्भिक भएको धारणा पनि उहाँले राख्नु भएको छ शासकीय स्वरूपबारे संविधान सभाको पूर्ण बैठकमा अघिल्लो आइतबारबाट शुक्रबारसम्म छलफल भएको थियो त्यसक्रममा दुई सय पचासभन्दा बढी सभासदले शासकीय स्वरूपका बारेमा आफ्नो धारणा राखेका थिए त्रिभुवन विमानस्थल प्रहरीले बीस हजार अमेरिकी डलरसहित एकजना साउदी नागरिकलाई पक्राउ गरेको छ साउदी अरबका अल हारथी मोहम्मद खालिद पक्राउ परेका हुन् उनलाई डोमेस्टिक क्षेत्रमा पक्राउ गरिएको डिएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ यति एयरबाट जनकपुर जान लागेका उनी पक्राउ परेका हुन् उनको साथबाट सय सयका दुई सय थान अमेरिकी डलर पक्राउ गरिएको खड्काले बताउनु भएको छ खालिदलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको पनि उहाँले बताउनुभयो रूपन्देहीको बुटवलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ज्यान गुमाउनेमा बुटवल तेह्र बस्दै आएकी सैँतिस वर्षकी दिलमाया कुँवर रहेको प्रहरीले जनाएको छ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु तेह्र प बयालिस शून्य दुई नम्बरको स्कुटरलाई लु एक ख उनासत्तरी तेह्र नम्बरको बसले बिटिआई अगाडिको सडकमा ठक्कर दिँदा कुँवरको घटनास्थलमै ज्यान गएको हो ढल निर्माणमा कमसल सामग्री प्रयोग गरिएको भन्दै रत्नगरवासीले विरोध जनाएका छन् निर्माणको जिम्मा पाएको ठेकेदारले ढल निर्माणमा दुई नम्बरको इट्टा प्रयोग गरेको र सिमेन्ट र बालुवाको मात्रा नमिलेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् रत्नगर आठको हरिहर चोकमा अहिले ढल निर्माणको काम भइरहेको छ कमसल निर्माण सामग्रीको प्रयोग भएपछि आफूहरूले ढल निर्माणको काम रोकिदिएको नागरिक सरकार मञ्चका अध्यक्ष युग थापाले जानकारी दिनुभएको छ निर्माण कार्यको अनुगमन नहुँदा यस्तो समस्या आएको थापाले बताउनुभयो सडक डिभिजन सरकारले भरतपुरले ढल निर्माण गरे पनि नगरभित्र भइरहेको विकास निर्माणको काममा रत्नगर नगरपालिकाले पनि चासो दिनुपर्ने मञ्चका अध्यक्ष थापाको भनाइ छ रत्नगरमा ढल निर्माणको काम सुरु भएको लामो समय बितिसके पनि विभिन्न कारणले अझै निर्माण हुन सकेको छैन इराकमा सुन्नी लडाकुहरूले मुलुकको पश्चिमी सीमा पनि आफ्नो नियन्त्रणमा लिएका छन् सिरिया र जोर्डनसँगको सीमाबाट सरकारी सेना पछि हटेपछि ती क्षेत्र लडाकुको नियन्त्रणमा आएको बताइएको छ यसअघि उनीहरूले पश्चिमी अनवर प्रान्त पनि नियन्त्रणमा लिएका थिए पछिल्ला दुई दिनमा उनीहरूले नियन्त्रणमा लिएको यो चौथो सहर हो Islamic state in Iraq and and the Levant आइसिआइसीका लडाकुले शनिबार मात्र रवा अनावा र इफ्युरेट नदी नियन्त्रणमा लिएको दावी गरेका छन् यसैबीच जातीय द्वन्द बढाएर इराकलाई अमेरिकाले पुनः आफ्नो नियन्त्रणमा लिन खोजेको इरानले आरोप लगाएको छ इरानका वरिष्ठ नेता अतुल्ला अली खामेनीले इराकमा अमेरिका लगायत कुनै पनि मुलुकको हस्तक्षेपको विरोध गर्ने बताउनु भएको छ इराकी सरकार राष्ट्र तथा धार्मिक नेताहरू त्यहाँ भइरहेकोले तनाव अन्त्य गर्न सक्षम भएको उहाँको भनाइ छ र खेल समाचार विश्वकप फुटबल अन्तर्गत आजदेखि समूहका तेस्रो खेलहरू हुँदैछ समूह चरणको यही अन्तिम खेलबाटै हरेक समूहका शीर्ष टिम शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्दा पुछारका दुई टिम प्रतियोगिताबाट बाहिरिँदै घर फर्कने भएका छन् राति पाउने दस बजे समूह बीबाट अस्ट्रेलिया र स्पेन तथा नेदरल्यान्ड्स र चिली भिड्दैछन् यसअघिका दुई खेलमा पराजित हुँदै साबिक विजेता स्पेन र अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिसकेका छन् सान्तोना विजय हासिल गर्दै दुवै टिम घर फर्कन चाहन्छन् दुवै टिम नेदरल्यान्ड्स र चिलीसँग पराजित भएका हुन् जारी विश्वकपमा तुलना गर्ने हो भने स्पेनभन्दा अस्ट्रेलिया बलियो देखिएको छ यो समूहबाट नेदरल्यान्ड्स र चिलीले नकआउट चरणमा ठाउँ पक्का गरिसकेका छन् यो खेलको विजेता समूह विजेताका रूपमा नकआउट चरणमा पुग्नेछ विश्वकप अन्तर्गत समूह एकका खेलमा राति पाउने एक बजे ब्राजिल र क्यामरुन तथा क्रोएसिया र मेक्सिको भेट्दैछन् यसअघिका खेलमा ब्राजिलले क्रोएसियालाई हराउँदा मेक्सिकोसँग बराबरी खेलेको थियो त्यसै गरी क्यामरुनले ब्राजिल र मेक्सिकोसँग हार बेहोरेको थियो यो खेलमा बराबरीसम्म गरे पनि ब्राजिलले नकआउट चरणमा ठाउँ पक्का गर्नेछ त्यसै गरी मेक्सिकोले बराबरी गरे अर्को चरणमा ठाउँ सुरक्षित गर्नेछ भने क्रोएसियालाई सजिलै क्रोएसियालाई जित्नै पर्ने दबाव रहेको छ क्यामरुनले ब्राजिलमाथि फराकिलो जित हासिल गर्दा मेक्सिको र क्रोएसियाले बराबरी गरे मेक्सिको र क्रोएसिया अर्को चरणमा पुग्नेछन् हस्त अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुपबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी प्रति दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र